भान्जीको हेराई तोङबाको नसा एकै नजरमा मात लाग्ने सम्हाल्न सकेन यो मनलाई हातमा समाउ त बात लाग्ने कान्छीको हेराई तोङबाको नसा एकै नजरमा मात लाग्ने सम्हाल्न सकेन यो मनलाई हातमा मास बात लाग्ने नि पार्यो नि लैलाई कान्छीको मोहनी रूपैले मिठै लैलै कान्छेको मोहनी रूपैले यो जानलाई भुतुकै मार्यो नि लैलाई मुरीको पैसालु धुपैले दैवको लेखन त साँचो भो लैलाई हितैको दौतरी पाउने भो अल्लारी मनलाई सम्हाल्न आँखाले रोजेको भेट्ने भो सन्जीको हेराई तौबाको नसा एकै नजरमा मात लाग्ने सम्हाल्नै सकेन यो मनलाई हातमा समाउ त बात लाग्ने माने माने मानेबेमे जपेर लैलाई गुम्बाको बुद्धलाई ठोक्ने हो बाबा र आमालाई मागेर लैलाई अब त कान्छीलाई लाने हो लामालाई चिन देखाउने लैलाई बिहेको साइत जुराउने रूप किरानी कान्छीलाई जीवन सङ्गिनी बनाउने मान्छेको हेराई नसा एकै नजरमा मात लाग्ने सम्हाल्न सकेन यो मनलाई हातमा समाउ त बात लाग्ने हातमा समाउ त बात लाग्ने हातमा समाउ त बात लाग्ने